अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम आधुनिक यात्रा स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच हर्समा आधुनिक यात्राको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हरेक हप्ताको सोमबार बुधबार र शुक्रबार आउने गर्छौँ र आधुनिक यात्राको श्रृङ्खलामा रहेर विशेष गरी नेपाली सुगम सङ्गीतको फाटमा चर्चामा रहेका तपाईँले निकै नै मन पराउनुभएका चर्चित आवाजहरू तपाईँको माझमा राख्ने गर्छौँ कहिलेकाहीँ निकै नै पुराना पुराना गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ त कहिले नयाँ नयाँ गीत सङ्गीत त कहिले नयाँ पुराना दुवै खाले गीत सङ्गीतलाई मिक्स गरेर तपाईँको माझमा आधुनिक यात्राको शैली लिएर आउने गर्छौँ र आज मैले आधुनिक यात्राको व्यवसायमा केही समय अगाडि निकै नै चर्चामा रहेका नयाँ पुराना दुवै खाले गीत सङ्गीतलाई तपाईँको माझमा प्रस्तुत गर्नको लागि लिएर उपस्थित भइसकेको छु र यति बेला तपाईँले आधुनिक यात्राको श्रृङ्खला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र आधुनिक यात्राको सुरुवात गर्न चाहन्छु एउटा निकै नै चर्चित आवाजबाट तपाईँको माझमा कार्यक्रमको सुरुवात नै राख्न चाहन्छु संसारकर्मी श्याम शीतलले बजारमा लिएर आउनु भएको हो निकै नै चर्चामा रहेको गीत पनि हो तपाईँलाई निकै नै मनपर्ने गीत पनि हो यति बेला तपाईँको माझमा राख्छु श्याम शीतलको आवाजमा तिमीलाई सम्झिएर कति रात काटिसके तिमीलाई सम्झिएर कति रात काटिसके तिमीलाई सम्झिएर कति रात काटिसके च्याउन सानो म त धेरै आतिसके चाँडै फर्किआउन सानो म त धेरै आतिसके तिमीलाई सम्झिएर सिआरबिटी शून्य तेह्र शून्य शून्य तेइस चार सय एकानब्बे पिआरबिटी साठी एकचालिस छयानब्बे छत्तिस सम्झनाले रातैभरि हो पाको पाएको छैन सम्झनाले रातैभरि फुलहरू छरी बसे तिमी आउने बाटोभरि फुलहरू छरी बसे तिमी आउने बाटोभरि लाख बाती बाली सके देवी देवता भाकी सके चाँडै फर्किआउला आउना सानु मता धेरै आती सके चाँडै फर्किआउला सानो म धेरै आती सके तिमीलाई सम्झिएर टाढा भएदेखि फिक्ता लाग्छ जुन पनि तिमी टाढा भएदेखि फिक्ता लाग्छ जुन पनि निकै लाग्न छाड्यो अचेल बाँसुरीको धुन पनि निकै लाग्न छाड्यो अचेल बाँसुरीको धुन पनि तिम्रो तस्बिर हेरी हेरी रोदा रुँदै थाकिसके चाँडै फर्किआउन सानो म त धेरै आतिसके चाँडै फर्किआउन सानो म त धेरै आतिसके तिमीलाई सम्झिएर कति रात काटिसके तिमीलाई सम्झिएर कति रात काटिसके चाँडै फर्किआउन सानो म त धेरै आतिसके चाँडै फर्किआउन सानो म त धेरै आतिसके तिमीलाई सम्झिए मलाई सम्झिएर कति रात काटिसके निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ श्याम शीतलले आवाज दिनुभएको हो गीतमा त्यसो त अहिले नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा धेरै एल्बमहरू बजारमा आएका छन् नयाँ नयाँ आवाजहरू तपाईँ हामीले सुन्न पाएका छौँ र ती आवाजहरूलाई तपाईँ हामीले निकै नै माया पनि गर्छौँ निकै नै मन पनि पराउँछौँ अहिले नेपाली सुगम सङ्गीतको फाटमा आएका गीत सङ्गीतहरूलाई तर तपाईँले पुराना पुराना गीत सङ्गीत पनि सुन्नुहोला पुराना पुराना गीत सङ्गीत पुराना पुराना श्रोताहरूलाई पनि सम्झिनुहोला माया गर्नुहोला किनकि आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर हामी हरेक खालका गीत सङ्गीतहरू तपाईँको माझमा राख्ने गर्छौँ विशुद्ध रूपमा आधुनिक गीत सङ्गीत तपाईँको माझमा राख्ने गर्छौँ र आज पनि निकै नै चर्चित आवाजहरू तपाईँको माझमा लिएर उपस्थित भइराखेका छौँ र यति बेला तपाईँले आधुनिक यात्राको श्रृङ्खला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र यति बेला फेरि पनि आधुनिक यात्राको श्रृङ्खलामा अर्को एउटा निकै नै चर्चामा रहन सफल भएको आवाज तपाईँको माझमा राख्छु अन्जु पन्त जुन नेपाली सुगम सङ्गीतको फाँटमा एउटा अनौठो अथवा नचिनेको नाउँ पक्कै पनि होइन यति बेला उनै चर्चित अनि कर्णप्रिय स्वरकी धनी गायिका अन्जु पन्तको स्वरमा रहेको एउटा निकै नै कर्णप्रिय आवाज तपाईँको माझमा राख्छु बदलियो तिमी बदलियो साइनो बदलियो साइनो बदलियो संसार बदलियो जीवन बदलियो संसार बदलियो जीवन तर उस्तै म उस्तै छ यो माया तर उस्तै म उस्तै छ यो माया बदलियो तिमी बदलियो बदनाम र आँसु छ चिनो बदनाम र आँसु बुझौला यो मन ये चिनो हेरी बुझौला बदलियो जीवन तर उस्तै छु म उस्तै छ यो माया तर उस्तै छु म उस्तै छ यो माया बदलियो तिमी बदलियो साइनो निरन्तर गुन्जिरा अय्या बा अय्या मरिनी आमा पटक सोध्न सक्थिनस् मार्छु यसलाई आज ए बिहे गर्न लागेको भाइलाई किन कुर्ता खियाए हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दि नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता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 मेगाहरूमा र साथसाथै आधुनिक यात्राको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै गुणाबाट सुनिराख्नु भएको छ र आधुनिक यात्राको श्रृङ्खलामा रहेर विशेष गरी आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका नयाँ पुराना दुवै खाले गीत सङ्गीतलाई तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि कार्यक्रममा अर्को एउटा निकै नै चर्चित आवाज नै तपाईँको माझमा राख्न चाहन्छु विशेष गरी नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा निकै नै चर्चामा रहेको गीत पनि हो यति बेला तपाईँको माझमा राख्छु दिव्य ज्योतिको आवाजमा पागल बनायो प्रिय बनायो प्रिय यो दिल हरेर पागल ज्योति मिश्रको आवाजमा तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र आधुनिक यात्राको श्रृङ्खलामा आज मैले विशेष गरी नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र आधुनिक यात्राको श्रृङ्खलामा रहेर हामी विशुद्ध रूपमा तपाईँको माझमा आधुनिक गीत सङ्गीत राख्छौँ र त्यसमा पनि कहिलेको श्रृङ्खलामा हामी तपाईँको माझमा नयाँ नयाँ गीत सङ्गीत कहिले नयाँ पुराना त कहिले निकै नै पुरानो पुरानो गीत सङ्गीतहरू राख्ने गर्छौँ र आजको कार्यक्रममा मैले विशेष गरी केही समय अगाडि तपाईँले सुन्नु भएको तपाईँलाई मनपर्ने तपाईँको मनमा बस्न सफल भएका गीत सङ्गीतहरू प्रस्तुत गरिराखेको छु र यिनै गीत सङ्गीत तपाईँको माझमा राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ यति जेलसम्म तपाईँले आधुनिक यात्राको श्रृङ्खलालाई साथ दिनुभयो मसँगै रहिदिनु भयो सुनेर बसिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु रोइदिन जेलसम्मको प्राविधिक साथको लागि राजलाई धन्यवाद नदिइरहन सक्दिनँ राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार फोका जस्तै फुट्यो हाम्रो माया न न नचाहँदै छुट्यो हाम्रो माया पानीको फोका जस्तै छुट्यो हाम्रो माया नचाहँदा नचाहँदै छुट्यो हाम्रो माया अलिकति तिम्रो गल्ती भो अलिकति